राष्ट्रिय स्वयंसेवक अभियानको मुख्य उद्देश्य स्काउटसँग मिल्दोजुल्दो छ त्यसैले सहभागिताका लागि अनुरोध गर्दछु उहाँले विद्यार्थीलाई किताबी कुरा सिकाएर मात्र नहुने भएकाले स्काउटले जस्तै जीवन उपयोगी ज्ञान पनि सिकाउन खाँचो रहेको बताउनुभयो टिकौली चरमा आयोजना भेलामा चार सयभन्दा बढी पाल टाँगेर स्काउटलाई राखिएको थियो झ्याम्बोरीको उद्देश्य शान्ति सद्भाव हो स्काउट प्रमुख श्रीराम आयुक्तले भन्नुभयो त्यसैले हामीले आशा गरेका छौँ भेलाले देशमा शान्ति सद्भाव कायम गराउनेछ उहाँले भेला सन्दा राम्रो भएको बताउनुभयो समापनमा चितवन स्काउटका बालबालिकाले विवाह छठ दसैँ इज ईद जस्ता विभिन्न समुदायले मनाउने चाडपर्वबारे गीत मार्फत प्रस्तुत गरेका थिए छ दिनसम्म चलेको कार्यक्रममा विभिन्न जिल्ला तथा विदेशबाट आएका स्काउटले सांस्कृतिक कार्यक्रम मार्फत रमाइलो गरेका थिए यो बेला हावाहुरी चल्ने समय हो आयुक्त लामिसानेले भन्नुभयो प्रकृतिले समेत साथ दियो हामीले केही समस्या झेल्नु परेन उहाँले विद्यार्थीको वार्षिक परीक्षा सदुपयोग गर्दै आयोजना गरेको झ्याम्बरीबाट बालबालिकाले फुर्सदिलो भएर धेरै कुरा सिक्ने अवसर पाएको र उक्त कुरा व्यवहारमा लागू गरी अभिभावकलाई समेत जानकारी गराउने बताउनुभयो बेलामा विभिन्न आर्टिस्टको सहभागिता थियो त्यस्तै नेपालका एकाउन्न जिल्लाका स्काउट सहभागी थिए विदेशमा अमेरिका जापान लक्जमबर्गबाट एक एकजना मलेसियाबाट बिसजना फिनल्यान्डबाट बत्तिसजना बङ्गलादेशबाट एकान भारतबाट दुई सय बाइस पाकिस्तानबाट छजनाको सहभागिता थियो नेपालका पाँच हजार सतासी र सय अडतिस स्काउटको सहभागिता रहेको थियो चितवनको कट गाविस कोराकाठ खोलाका चौवालिसजना सेपाङ समुदायका युवाहरूले हिजो सामूहिक रूपमा नागरिकता लिएका छन् पोस्तौँदेखि नागरिकताविहीन रहेका उनीहरू जिल्ला प्रशासन कार्यालय चितवनमा पुगेर नागरिकता लिएका हुन् गरिबी कारण जिल्ला प्रशासन कार्यालयसम्म आउन नसकेका उनीहरू स्थानीय अगुवा सोमिलाल मोक्तान र अश्विन गोलेको सहयोगमा हिजो प्रशासन कार्यालय पुगेका थिए नागरिकता अभावका कारण हरेक किसिमका सेवा सुविधाबाट वञ्चित हुँदै आएकाहरूले नागरिकता पाएपछि खुसी व्यक्त गरेका थिए शैक्षिक सत्र दुई हजार सत्तरी विद्यार्थी भर्ना अभियान हिजोबाट सुरु छ नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना टिकाउ तथा निरन्तरता र उपलब्धि सुधार कार्यक्रम अन्तर्गत भर्ना अभियान सुरु भएको जिल्ला शिक्षा कार्यालय चितवन विद्यालय उमेरका बालबालिकाहरूलाई विद्यालय भर्ना गराएर सबैलाई शिक्षाको पहुँचमा पुर्याउने प्रतिबद्धताका साथ अभियान हिजोदेखि सुरु भएको जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले जानकारी दिनुभयो कार्यालयले उक्त अभियान दुई चरणमा टुने उहाँले बताउनुभयो अभियान हिजोदेखि चौध गतेसम्म पहिलो चरणमा भर्ना हुन आउने विद्यार्थीलाई मुसैत फुल अबेर तथा स्थानीय संस्कृति अनुसार स्वागत गर्ने कार्य त्यस्तै दोस्रो चरणमा चौध गतेसम्म पनि भर्ना हुन नआएका बालबालिकाहरूलाई घर दैलो भ्रमण गरी अभिभावकलाई शिक्षाको महत्त्व सम्बन्धी परामर्श गर्दै पन्ध्र गतेदेखि बिस गतेसम्म भर्ना गराउने बताइएको छ जिल्ला शिक्षा कार्यालयले विद्यार्थी भर्ना टिकाउ तथा निरन्तरता र उपलब्धिमा सुधार कार्यक्रम अनुसार विभिन्न पन्ध्र बुधे कार्यक्रम तयारी गरेको छ हाल करिब दुई दशमलव पाँच प्रतिशत बालबालिकाहरू विद्यालय बाहिर रहेको जिल्ला शिक्षा कार्यालय चितवनका उपसचिव रामकुमार श्रेष्ठले जानकारी दिनुभयो त्यस्तै जिल्लाको समग्र तथ्याङ्क अनुसार सात प्रतिशत बालबालिकाले विद्यालय छोडेको बताइएको छ नेपालका लागि अमेरिकी राजदूत पिटर बोडीले पर्यटनको विकासका लागि आगामी दिनमा पनि सहयोग गर्न आफू तत्पर रहेको बताउनु भएको छ पश्चिम चितवनको मङ्गलपुर स्थित ज्ञानेश्वर जडान गरेको विद्युतीय तारबारको सोमबार अवलोकन गर्दै उहाँले यस्तो बताउनु भएको राजदूत बोडीले विद्युतीय तारबारले वन्यजन्तु र मानव बीचको द्वन्द्वमा कमी ल्याएर संरक्षणमा टेवा पुगेको देख्दा खुसी लागेको बताउनुभयो सो अवसरमा विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफ कार्यक्रमका प्रमुख हरियोवन कार्यक्रमका प्रमुख डाक्टर शान्तराज ग्यावाली राष्ट्रिय प्रकृति संरक्षक कोष प्रमुख डाक्टर चिरञ्जीवी पोखरेल जिल्ला वन कार्यालय चितवनका प्रमुख डाक्टर इन्द्रप्रसाद सापको लगायतको सहभागिता रहेको थियो युएसआइडी हरियो वन र राष्ट्रिय प्रकृति संरक्षण कोषको सात लाख अन्ठाउन्न हजार आर्थिक सहयोगमा ज्ञानेश्वर ब्लकको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार निर्माण गरिएको हो सेतीदेवीश्वर र सिद्धिगणेश सामुदायिक वनको आवाधिक क्षेत्रलाई ज्ञानेश्वर ब्लक निर्माण गरिएको छ राजदूत सहितको टोलीलाई विद्युतीय तारबारको प्रभाव र संरक्षणका क्षेत्रमा उपलब्धिका विषयमा सेतीदेवी सामुदायिक वनका अध्यक्ष दीपक अधिकारीले जानकारी गराउनु भएको थियो पश्चिम चितवनको शारदानगर तीन हरैयामा सञ्चालन भएको दोस्रो चरणको लौका खेती सम्बन्धी प्रयोगत्मक तालिम हिजो सकिएको छ रोटरी क्लब अफ नानगढ र रोटिया क्लब अफ नानगढको संयुक्त आयोजनामा सत्ताइसजना महिलाहरूलाई तालिम दिएको हो परम्परागत रूपमा खेती गर्दै आएका महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले क्लबले लालिगुराँस महिला समूहमा आबद्ध महिलाहरूलाई तालिम दिएको हो क्लबले गत त्रिनास गते लौका खेती सम्बन्धी पहिलो चरणको कार्यक्रम सम्पन्न गरिसकेको छ तालिमपछि बोल्दै लालिगुराँस समूहकी अध्यक्ष धनमाया महतोले लौका खेती सम्बन्धी पहिलो चरणको तालिमले फाइदा पुगेको बताउँदै तालिमबाट आफूले खेती गर्न सुरु गरेको भयो कार्यक्रममा बोल्दै रोटरी क्लब अफ नानगढका अध्यक्ष रमेश सिकेको सिपलाई व्यापारमा लागू गरे यसबाट आय आर्जन गरी आत्मनिर्भर बन्न सकिने बताउनु भयो भरतपुरमा पार्किङ गरिराखेको एउटा बसमा सो एक्कासी आगो लागेको छ भरतपुरीय बस टर्मिनलमा पार्किङ गरिराखेको यात्रुवाहक बसमा बिहान आगो लाग्यो जिल्ला प्रहरी कार्यालय चितवनले जना बसमा राखिएको ब्याट्री सर्ट भएर चितवनको माडी भरतपुर चल्ने ना एक छ्यानब्बे पचासी नम्बरको बसमा आगो लागेको हो आग लागिबाट महत्त्वपूर्ण पाटपूर्जा जलेकालाई आगो निभाउन सफल भएकाले बस पुरै जल्न भने नपाएको प्रहरीले जनाएको छ भरतपुर नगरपालिकाको दमकलको सहायतामा प्रहरी र स्थानीय बाले आगो नियन्त्रणमा लिएका थिए पूर्वी चितवनको बछेलीमा हिजोदेखि दस दिने हस्तकला भएको छ बछेली सांस्कृतिक सङ्ग्रहालयको आयोजना तथा डब्लुडब्लुडी नेपालको सहयोगमा तालिम सुरु भएको हो चौधरी समुदायको आय आर्जना लक्षित गरी आयोजनको तालिममा बाह्रजना चौधरी महिला सहभागी छन् तालिममा मुना चौधरीले प्रशिक्षण दिने सङ्ग्रहालयका कोषाध्यक्ष नवीन चौधरीले जानकारी दिनुभयो तालिममा pen holder food basket jewellery box लगायतका सामग्री निर्माण गर्ने तरिका सिकाउने चौधरीले बताउनुभयो पूर्वी चितवनको पिठुवामा वैशाखको पहिलो साता विविध खेलकुद प्रतियोगिता तथा श्वास क्लब हुने भएको छ रामनवमी तथा चैत दशैंको अवसर पारेर माधवपुर युवा समाजको आयोजनामा तिन दिने कार्यक्रम हुन लागेको हो प्रतियोगितातर्फ भलिबल घैँटो फुटाई छेलो लगायतका खेल हुनेछन् भने सांस्कृतिक महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुतिका साथमा नृत्य प्रतियोगिता हुने समाजका अध्यक्ष देश घलानले जानकारी दिनुभयो भलिबल प्रतियोगिताको विजेताले बिस हजार नगद खसी ट्रफी र प्रमाणपत्र तथा द्वितीय हुने टिमले दस हजार नगद खसी ट्रफी पत्र प्राप्त गर्नेछन् त्यसै गरी नृत्यमा प्रथम हुनेले नगद पाँच हजार प्राप्त गर्ने समाजका अध्यक्ष घलानले बताउनुभयो प्रतियोगितामा द्वितीय तृतीय तथा सान्त्वना हुनेले कर्मश तिन दुई र एक हजार प्राप्त गर्नेछन् रत्नगर दुई स्थित एसियन किड्स मन्टेश्वरी विद्यालयले आफ्नो दोस्रो वार्षिक उत्सव हिजो मनाएको छ विद्यालयकी प्रिन्सिपल निर्मला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा साना साना बालबालिकाहरूले आफ्नो प्रतिभा देखाएका थिए संस्थाका सल्लाहकार दुर्गा भक्त पोक सञ्चालन गर्नुभएको कार्यक्रममा राधिका तिमल सिन्हाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो सो विद्यालयमा पैँतालिसजना विद्यार्थी रहेका छन् राष्ट्रिय जनमोर्चा गैँडाकोटी एरिया समिति वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरे सो अवसरमा मोर्चाले लामो समयदेखि वामपन्थी आन्दोलनमा सक्रिय आठजनालाई सम्मान गरेको छ मोर्चाका केन्द्रीय सदस्य तथा साहित्यकार रामपासको प्रमुख आतिथ्यतामा सो भएको थियो सम्मानित हुनेमा पुराना नेताहरूमा राष्ट्रिय जनमोर्चा एरिया समितिका अध्यक्ष डिलाराम सहित राजकुमार पिया भीमबहादुर पौडेल दधिराज अर्याल वेदप्रसाद गौडेल चित्रप्रसाद दाहाल कलाधर कण्डेल कृष्ण पौडेल रहेका छन् कार्यक्रममा राज्यको पुनर्संरचना र संहिताको बारेमा जनमोर्चाका नेता भैरव रेग्मी र पार्टी सञ्चालनका लागि आवश्यक नेतृत्व विकास र आर्थिक पारदर्शिताका विषयमा जनक तिवारीले प्रशिक्षण दिनुभएको थियो नेपाल पत्रकार महासङ्घ चितवन शाखाको कार्यसमिति सदस्यको टोली पूर्वाञ्चल क्षेत्रको शाखाहरूको भ्रमणमा निस्किएको छ शाखा अध्यक्ष जनक अर्यालको नेतृत्वमा सोमबार नौ सदस्य टोली पाँच दिने भर हो टोलीले सोमबार नै नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाको कार्यसमितिसँग भेट गरेको छ भेटघाटका क्रममा श्रमजीवी पत्रकार एन कार्यान्वयन पत्रकारको सुरक्षा भवन निर्माण लगायतका विषय अनुभव आदान गरेका थिए एम कम्युनिस्ट लिङ नेपालले चैत्र एकतिस गते होटल ग्लोबलमा भएको कार्यक्रममा सहभागी आफ्ना सोमबार एक विज्ञप्ति जारी गर्दै आफ्न आफ्ना सदस्यहरू भानु नेउपाने र जिल्ला सुशील भट्टराईमाथि भएको आक्रमणप्रति आपत्ति जनाएको हो विज्ञप्तिमा बाह्र पन्ध्रजनाको समूहले नेउपाने र भट्टराईलाई धारिलो हतियार बोतलले प्रहार गरी घाइते बनाएको जनाइएको छ लिङ्का जिल्ला संयोजक ईश्वर सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा दोषीमाथि कडा कारवाही हुनुपर्ने माग गरिएको छ अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ दिन प्रतिदिन आगलागीका घटना बढिरहनलाई तपाईँ कसरी लिनुहुन्छ ए स्वयं व्यक्तिको लापरवाही बी सरकारको कमजोरी र सी भइपरि आउने घटना अर्पण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 दुर्घटना घटेको छ अनि सार्वजोका विषयमा कुनै कार्यक्रमको आयोजन छ भने हामीलाई जानकारी गराउनुहोला जानकारी गराउने हाम्रो फोन नम्बर हो शून्य छप्पन्न पाँच त्रिसठी दुई सय पच्चिस त्रिसठी सय तिस फ्याक्स नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय एकतिस तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो radio Arpan news at gmail dot com अवस्थार्पण अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ जानुभएको बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो ध्रुवराज खनाल विधा भई नमस्कार अर्पण स्थानीय समाचारको साथमा होटल स्टार बेङ्क्युट होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W W W hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयं पाठशाले मनोरञ्जनका लागि दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना गर्दछौँ पब्लिक बुक्स एन्ड स्टेसनरी र नपाठ पढ्सौनी हेमबहादुर मल्ल हामी विद्यालयका सम्पूर्ण पाठ्य पुस्तक पाइन्छ नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण जनता युवा तथा कार्यकर्ता एवं देश विदेशमा रहनुहुने सम्पूर्ण नेपाली जनहरूमा सुख शान्ति समृद्धि दीर्घायु एवं उत्तर उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ स्वयंसेवक नगर कमिटी गणेश पौडेल नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ शर्मा मोबाइल सौराचो प्रोपाइटर बुद्धिराम शर्मा फोन पाँच साठी चार पचहत्तर नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं गतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ सिद्धि आवासीयमा बी प्रिन्सिपल एवं समस्त विद्यालय परिवार खोले सिमल नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पर्कहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ सापकोटा डेरी पसल प्रोप्राइटर रघुनाथ सापकोटा कहाँ पनिर दही दुध पाउनुका साथै अन्य दुधका परिकारहरू पाइन्छ नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ Shreyadeep organic fish restaurant proprietor Sandeep Thapa mobile अन्ठानब्बे चार पचास चौबिस दुई सय चौबिस हामी कहाँ सम्पूर्ण खाजा नास्ताको राम्रो व्यवस्था रहेको छ नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तर उत्तर प्रगति खाडलमय शुभकामना अर्पण रेवती डेस्कटप रत्नगर आठ proprietor Kishor Chalise mobile number अन्ठानब्बे पाँच पचास एकसट्ठी शून्य पैँतिस नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षकर्मी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ पदमपुर शिक्षा निकेतन प्रिन्सिपल एवं समस्त विद्यालय परिवार पदमपुर नौ चितवन नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्गहरू आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ बागलुङकाली पुस्तक पसल फोन शून्य छपन्न पाँच एकसठी सात सय एकचालिस हामी कहाँ सम्पूर्ण बोर्डिङहरूको पाठ्य पुस्तक आइसकेको जानकारी गराइन्छ नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा यस संस्थाका सेयर धनी महानुभावहरू सल्लाहकारज्यूहरू कर्मचारी वर्गहरू साथै शुभेच्छकहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ स्वागत बचत तथा ऋण सहकारी संस्था लिमिटेड रत्नगर एघार मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी छ सय चालिस अध्यक्ष अर्जुन पौडेल नववर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ सुवेदी पुस्तक पसल बकुलहर चोक प्रोप्राइटर खगेन्द्र सुवेदी मोबाइल अन्ठानब्बे चार एकाउन्न शून्य सतहत्तर उनासाठी नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा यस संस्थाका सेयर धनी महानुभावहरू जीवहरू कर्मचारी वर्गहरू साथी शुभेच्छकहरू सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेड रत्नगर दस मोबाइल अन्ठानब्बे चार पचास पचासी चार सय एकतिस अध्यक्ष राजेन्द्र कुमार थापा नववर्ष दुई हजार सत्तरी सालको उपलक्ष्यमा का सियर धनी महानुभावहरू जीवहरू कर्मचारी वर्गहरू साथै शुभेच्छकहरू सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछौ सामूहिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड अध्यक्ष ऋषिराम अर्याल सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास साठी तिन सय तेत्तिस नव वर्ष दुई हजार सत्तरी सालको पावन अबमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ त्रिशक्ति सटर ग्रिल उद्योग रत्नगर एक बकुलहर प्रोपाइटर राजु श्रेष्ठ फोन शून्य छपन्न पाँच एकसठी आठ सय पैँतिस मोबाइल अन्ठानब्बे चार पचास एकसठी नव वर्ष दुई हजार सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहक वर्ग आफन्तजन तथा शुभचिन्तकहरूमा हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ श्री डिजिटल ओल्ड रत्नगर दुई प्रोपाइटर पवन भूषाल फोन शून्य छपन्न पाँच बैसठी तिन सय पचासी मोबाइल अन्ठानब्बे पाँच पचास पैँचालिस नौ सय उनासी अहिले तपाईँहरू सुन्दै हुनुहुन्छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज र यो कार्यक्रम शुभ बिहान